पछेत्री अस्पतालमा अनावश्यक कर्मचारी भर्ना गरेको विषय बाहिरियो अस्पताल प्रशासनलाई समेत जानकारी नदिई कर्मचारी भर्ना गरिएको खुलासा बाजुरामा गरपतनको औषधिका कारण एक महिलाको ज्यान जोखिममा औषधि पसलबाट खुल्यामा वैध औषधि बिक्री हुँदै पञ्चेश्वर बहुद्देश्य आयोजना कार्यान्वयन तहमा लैजान पहल गरिने परराष्ट्र मन्त्री महतको भनाई प्रधानमन्त्री दाहालको भारत भ्रमणमा कुरा अगाडि बढाइने डडेलधुरा प्रहरीद्वारा छ रोपनी भन्दा बढी जमिनमा लगाइएको गाँजा नष्ट लागो औषध चरे सहित एकजना सदरमुकामबाट पक्राउ र सुदूरपश्चिमका तीन ठाउँमा सुपथ मूल्यका फसल सञ्चालनमा आउने सुदूरपश्चिमको विकासका सवालमा विकास आयोगद्वारा छलफल तीव्र अब तपाईँ पनि रेडियो संवाददाता भएको वरिपरि देखिने केही नौला अनि केही फरक जुन विषय उठान गर्दा केही परिवर्तन अथवा केही निकास र विकास निस्कियो उठाउनुहोस् त्यस्ता विषयहरू फोन नम्बर शून्य छ्यानब्बे चार बिस चार सोह्रमा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 यही भाद्र सोह्र गतेमा भएको सर्वदलीय सर्वपक्षीय बैठकबाट यही असोज एक गतेदेखि प्लास्टिक झोलाको आयात निर्यात बिक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय भएको छ अतः उक्त रोग लगाउने कार्य हुनु पूर्व उद्योगी व्यापारी प्रयोगकर्ताहरूले आफूसँग मौजदात रहेका प्लास्टिक झोलाहरूको उपयुक्त व्यवस्थापन गर्नुका साथै तिनको वैकल्पिक व्यवस्था समेत गरी डडेलधुरा जिल्लालाई स्वच्छ सफा र सुन्दर राख्न सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ डडेलधुरा उद्योग वाणिज्य संघ र अमरगढी नगरपालिका कार्यालय डडेलधुरा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु डडेलधुरा जिल्लामा रहेको उपक्षेत्रीय अस्पतालमा अनावश्यक रूपमा कर्मचारी भर्ना गरेको विषय बाहिरिएको छ चालु आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरको पहिलो महिनामा मात्रै दुई दर्जन भन्दा बढ़ी कर्मचारी अस्पतालमा काम गरिरहेको स्रोतले जानकारी दिएको छ अस्पताल प्रशासनलाई जानकारी नै नदिई कुनै आधिकारिकता बिना नै कर्मचारीहरू भर्ना भइरहेका अस्पतालका एक कर्मचारीले बताएका छन् दिनहुँ नयाँ नयाँ व्यक्ति आफूलाई कर्मचारी जानकारी भन्दै अस्पतालमा काम गर्न आइरहेका र प्रशासनिक रूपमा कुनै अभिलेख नभएको अस्पतालका निमित्त medical superintendent doctor Anil Kumar यादवले जानकारी दिएका छन् आफू निमित्त भएदेखि नयाँ कर्मचारी भर्ना नभएका र प्रशासनमा रहेको तथ्याङ्क अनुसार प्राविधिक र प्रशासनिक कर्मचारी गरी अस्पतालमा यस वर्ष पनि चौसठी जना स्थायी जना अस्थायी तीनजना सरकारी करार तेह्रजना आन्तरिक स्रोतबाट गरी जम्मा एक सय तीन कर्मचारी मात्र रहेको उनले बताएका छन् आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा आन्तरिक स्रोतबाट दसजना कर्मचारी मात्रै भर्ना भएको तथ्याङ्क रहेको समेत उनले बताएका छन् यस वर्ष भने कर्मचारी भर्नाको कुनै प्रक्रिया नै शुरू नभएको निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर यादवले बताएका छन् तर अस्पतालमा भने दिनहौ कर्मचारीका रूपमा काम गर्नेहरूको ठूलो भीड़ लागेको छ अस्पतालमा रहेका प्राविधिक र प्रशासनिक कर्मचारीको कुल संख्या एक सय तीन तीनजना मात्र भएको उपक्षेत्रीय अस्पताल डडेधुराका सूचना अधिकारी टंक प्रसाद पन्तले जानकारी दिनुभएको छ अहिले अस्पतालमा दैनिक जसो कर्मचारीहरू नयाँ आउने गरेका र कामको बारेमा समेत कुनै जानकारी नहुने गरेको उपक्षेत्रीय अस्पतालका एक कर्मचारीले बताएका छन् पछिल्लो समयमा मात्रै विभिन्न तह र फाटमा गरी तीस जना भन्दा बढ़ी कर्मचारी प्रक्रिया बिना नै अस्पतालमा आउने गरेको स्रोतले बताएको छ अस्पतालको कुनै पनि रेकर्डमा नाम नभएका व्यक्ति समेत कर्मचारीका रूपमा दिनहुँ अस्पताल आउने र कुनै लेखाजोखा नै नहुने भएपछि उपक्षेत्रीय अस्पतालमा बिरामी भन्दा कर्मचारी बढ़ी भएका छन् जिल्लामा क्रियाशील राजनैतिक दलहरूले समेत अस्पतालमा कर्मचारी भर्नामा आफ्ना नजिकका मान्छे राख्न खोजेकाले प्रक्रिया र विधि मिस्ता समेत कुनै कसैबाट आवाज उठ्न नसकेको युवा राजनीति कर्मी प्रवीण कुमार जैरूले बताएका छन् सार्वजनिक खरिद एन संशोधनमा सेवा सुविधा र शर्तहरू पहिला नै सम्झौता गरेर कर्मचारी अथवा परामर्शदाता नियुक्त गरिनुपर्ने प्रावधान रहेको रहेको भए पनि उपक्षेत्रीय अस्पताल डडेलथुरामा भने सार्वजनिक खरिद ऐनलाई लोत्याएको छ सार्वजनिक खरिद ऐनको दफा त्रिचालिसमा कुनै अधिकार प्राप्त अधिकारीले आफूलाई वा कुनै खास व्यक्ति वा वर्गलाई फाइदा हुने गरी सरकारी धन खर्च गर्न वा सरकारी माल सामान दिने गरी निकासा दिनु हुँदैन भने उल्लेख भएको भए पनि उपक्षेत्रीय अस्पताल भने व्यक्तिगत रूपमा भर्ना गरेका कर्मचारीहरूलाई विभिन्न शीर्षक मार्फत भुक्तानी हुने गरेको समाचारमा जनाइएको छ सार्वजनिक खरिद ऐन संशोधन अनुसार अस्पताललाई आवश्यक पर्ने जनशक्ति थप गर्न पाइने भए पनि सार्वजनिक रूपमा विज्ञापन तथा न्यूनतम आवश्यक प्रक्रिया प्रक्रिया नै पूरा नगरी कर्मचारी भर्ना गरिनु नियमको ठाडो उल्लंघन हो तर उप अस्पताल डडेलधुरामा भने खल्तीबाट कर्मचारी भर्ना भइरहँदा जिल्लाका सरकारवाला निकाय समेत मौन रहेका छन् बाजुराको बढीमारीका साथ कोर्दा बस्ने बत्तीस वर्षीय धौली सदरमुकाममा रहेको स्थानीय मेडिकलबाट खाएको गर्भवतनको औषधिका कारण ज्यान जोखिममा परेको छ जिल्ला स्वास्थ्य कार्यालय बाजुराको गेट नजिकै रहेको मस्टा महादेव आयुर्वेद पसलबाट पन्ध्र सय रूपियाँको गर्भवतनको औषधि किनेर खाई असुरक्षित रूपमा गर्भवतन गराउँदा उनी जिल्ला अस्पताल बाजुरामा जीवनमरणको मरणको दोसादमा छटपटाइरहेकी छिन् धौलीले छ दिन पहिला मष्ट महादेव आयुर्वेदबाट गर्भ तुहाउने औषधि किनेर खाएकी थिइन् त्यसको केही समयमै अत्याधिक रगत बग्न थाल्यो तर पनि उनी उपचारका लागि अस्पताल नगई घरमै बसिन् रगत बगेर अवस्था गम्भीर हुँदै गएपछि मात्र जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना भएको स्वास्थ्य कर्मीले बताएका छन् गर्भवतनपछि अत्याधिक रगत बगेका कारण उनको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नाथले बताएका छन् धौलीको रगतमा तीन पोइन्ट आठ हेमोग्लोबिनको मात्र रहेको छ उनमा अल्पता पनि धेरै भएका कारण ज्यान निकै जोखिममा रहेको छ भने अर्कोतिर उनलाई रगत दिने व्यक्ति समेत नपाएकाले ज्यान जोखिममा रहेको नाथले बताएका छन् गर्भतन वा सुत्केरी महिलाको आठ पोइन्ट भन्दा तल हिमोग्लोबिनको मात्रा घटेमा ज्यान जोखिममा हुने गरेको छ उनलाई पत्रकार महासंघ बाजुराका अध्यक्ष मदन जैशीले एक पोका रगत दिएका थिए उनलाई बी नेगेटिभ रगत आवश्यक रहेको छ धौरीका श्रीमान जनक रुहारले आफूले स्थानीय आयुर्वेदबाट औषधि किनेर खुवाएको बताए पाएका छन् यस्तो होला भन्ने थाहा भएन तर अहिले आफ्नो श्रीमतीको ज्यान जोखिममा गएपछि मात्र यो गैरकानूनी भएको थाहा पाए उनले भने मष्ट महादेव आयुर्वेदले अवैध रूपमा गर्भतन औषधि बिक्री गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ उक्त आयुर्वेद संचालक मोहन बहादुर धामीले मिफेप्रिस्टोन दुई सय एमजी र मिसोप्रोस्टोल दुई सय एमजी नामक औषधि उनलाई दिएको बताएका छन् आफूले यस्तो औषधि बिक्री गर्न पाउने नपाउने कुरा आफैले थाहा नभएको उनले बताएका छन् दौडी जस्तै बाजरामा धेरै महिला यसरी गैरकानुनी गर्भपतन गरिरहेका छन् असुरक्षित गर्भपतन गर्नका लागि सरकारले व्यवस्था गरेको भए पनि बाजरामा भने अनुमति नलिएका औषधि पसलहरूबाट गर्भपतन गराउने धन्दा बढ्दै गएको छ जसका कारण महिलाको स्वास्थ्य पनि जोखिम बन्दै गएको छ परराष्ट्र मन्त्री डाक्टर राम प्रकाश शरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुद्देश्य आयोजना कार्यान्वयन तहमा लैजान पहल गर्ने बताएका छन् नयाँ दिल्ली प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग उहाँले भारतसँग यसअघि समझदारी भएका सहयोगका परियोजनालाई कार्यान्वयन तहमा लैजान पहल गर्ने बताएका हुन् आज बिहान उनले बीबीसी नेपाली सेवाको बिहानी पखमा कुराकानी गर्दै पञ्चेश्वर बहुद्देश्य आयोजना अघि बढ़ाउने विषयमा केही कुरा व्यक्त गरेका थिए प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारीका लागि भारतीय विदेश मन्त्री सुषमा स्वराजको निमन्त्रणामा उनी आज त्यसतर्फ गएका हुन प्रधानमन्त्री दाहाल भारत सरकारको निमन्त्रणामा यही भदौ तीस गतेदेखि भारत भ्रमण गर्दैछन् परराष्ट्र मन्त्री डाक्टर महतको सोमबार मध्याह भारतीय विदेश मन्त्री स्वराजसँग भेट्ने कार्यक्रम रहेको छ मन्त्री डाक्टर महत मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ बैतडीमा आत्महत्याका घटना बढ्दै गएको पाइएको छ चालु आर्थिक वर्षको साउनदेखि हालसम्म मात्रै सातजनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ जसमा चार पुरूष र तीन महिला रहेका छन् यस्तै आर्थिक वर्ष दुई हजार भन्दा आर्थिक वर्ष बहत्तर त्रिहत्तरमा दोब्बरले आत्महत्याका घटना भएका छन् दुई हजार एकहत्तर बहत्तरमा सोह्रजनाले आत्महत्या गरेकोमा आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा थप चौध जना बढ़ेको पाइएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ जसमा अठार महिला र बाह्र पुरूष रहेका थिए आत्महत्या गर्नेमा पन्ध्रदेखि साठी उमेर समूहका रहेका छनृ आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण तनाव रहेको भेटिएकाले त्यसको न्यूनीकरण गर्न आवश्यक रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब परीक्षक बाल नरसिंह राणाले जानकारी दिएका छन् तनावमा रहेका व्यक्ति घोरिने बेला बेलामा झस्किने कसैसँग कुरा नगर्ने भहकिने एकान्त मन पराउने लागू पदार्थ सेवन लगायतका लक्षण देखा पर्ने भएकाले यस्तो लक्षण देखिन साथ डाक्टरको सल्लाह लिन त्यस्ता व्यक्तिलाई सम्झाई बुझाई गर्नुपर्ने एक्लै यताउति जान नदिने गर्नुपर्ने उनले जोड़ दिएका छन् साथै प्रेममा धोका पारिवारिक कलह कमजोर आर्थिक स्थिति मानसिक रोग मादक पदार्थ सेवन लगायतका कारण पनि आत्महत्याका कारण रहेको अनुसन्धानमा भेटिएकाले यसलाई न्यूनीकरण गर्न जनचेतनाको कार्यक्रम व्यापक रूपमा सञ्चालन गरिरहेको पनि सफलता पाउन मुस्किल भएको प्रहरी न्याय परीक्षक राणाले उल्लेख गरेका छनृ डडेलधुराको परशुराम नगरपालिका क्षेत्रका किसानहरूले समयमै बिउ बीजन नपाउने र प्राविधिक ज्ञानको समस्या रहने गरेको बताएका छन् आज नगरपालिकाको सभामा सम्पन्न एक अन्तर्क्रिया कार्यक्रममा यस्तो बताइएको हो परशुराम नगरपालिका क्षेत्रमा गठित बजार तथा समिति समितिसँग रूडुक अन्तर्गतको पहल परियोजनाले अन्तर्क्रिया कार्यक्रम गरेको हो स्थानीय कृषक र व्यापारीहरू सदस्य रहेको समितिसँग अन्तर्क्रियाका क्रममा उनीहरूले समयमै बिउ बीजन पाएमा र प्राविधिक सहायता भएमा उत्पादन राम्रो हुने बताएका छन् साथै बजार समस्या समाधानका लागि पनि उनीहरूले आग्रह गरेका छन् यसैबीच नगरपालिकाकै वड़ा नम्बर दश र एघारका विभिन्न स्थानमा धान सुक्न थालेका छन् लामो समयदेखि पानी नपरेपछि धान सुक्नका साथै धानमा कालो धब्बा लागेको पत्रकार मान बहादुर महराले जानकारी दिएका छन् सलेता एक्लेगाडा मौसम झला लगायत ठाउँमा यस्तो समस्या आएको कृषक रामबहादुर थामीलाई उत्रित गर्दै पत्रकार महराले जानकारी दिएका छनृ अहिले अधिकांश युवामा धन कमाउन विदेश जाने लहर चलेको छ तर नेपालमै बसेर पनि मेहनत गर्ने हो भने विदेशमा भन्दा राम्रो आमदानी गर्न सकिन्छ कृषि व्यवसाय गरी विदेशमा भन्दा दुब्बर आमदानी गरेका उदाहरण मुलुकभित्रै छन् यस्तै कृषि व्यवसाय अङ्गालेर सफल बनेका छन् कञ्चनपुरको ग्रामीण क्षेत्रका युवा दुई हजार चौपन्न सालमा कृषि विकास कार्यालय कञ्चनपुरबाट तालिम लिएर तरकारी खेती शुरू गरेका कृष्णपुर नगरपालिका बलुवा हरिराम चौधरी आफ्नै समुदायका लागि मात्र होइन अन्य धेरै युवाका लागि प्रेरणाको स्रोत बन्दै गएका छन् शुरूआती दिनमा वार्षिक पाँचदेखि सात लाखसम्म आमदानी गर्ने चौधरीले अहिले वार्षिक बाह्र लाखसम्म आमदानी गर्न थालेका छन् हरिराम चौधरी मात्र होइन यति बालुवा फाँटाका झण्डे चालिस घर परिवारले करिब साठी बिघा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् अन्नबारीमा भन्दा तरकारी खेतीमा बढ़ी आमदानी हुने उनीहरूको भनाइ छ त्यस्तै विगत सात वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका अर्का कृषक टीकाराम चौधरी पनि उत्पादन गरिएको तरकारी बेच्न बजारको समस्या नभएको र पैसाको समस्या नहुने भएकाले तरकारी खेतीतर्फ आकर्षित भएको बताउँछन् चौधरी समुदायको बाहुल्यता रहेको बालुवा फाँटाका स्थानीय बासिन्दाले तरकारी खेतीबाट राम्रो आमदानी गर्ने भएकाले उनीहरूको आर्थिक अवस्था नै परिवर्तन भएको छ तरकारी खेतीबाट भएको आमदानीले त्यहाँका प्राय सबैले ट्र्याक्टर र पम्पसेटको व्यवस्था गरेका छन् विदेशमा गरी जति परिश्रम स्वदेशमै गर्ने हो भने राम्रो आमदानी गर्ने अवसर भएको कृषकहरूको भनाइ छ कञ्चनपुरमा एक बिघा भन्दा माथि व्यावसायिक रूपमा तरकारी खेती गर्नेको संख्या दुई सय भन्दा बढ़ी रहेको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ शुरूका दिनहरूमा युवा लक्षित कार्यक्रमबाट साठी हजार पाइने आशामा व्यावसायिक तरकारी खेतीमा लागेका अधिकांश कृषकले विस्तारै तरकारी खेतीबाट मुनाफा हुँदै गएपछि उत्साहित भएर तरकारी खेतीलाई नै निरन्तरता दिइरहेको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाको भनाइरहेको छ तपाई युनिटी खबर सुनिरहनु भएको छ डडलधुरा प्रहरीद्वारा छ रोपनी भन्दा बढ़ी जमिनमा लगाएको गाजा नष्ट लागू असल सहित एकजना सदरमुकामबाट पक्राउ सुदूरपश्चिमका तीन ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा आउने र ट्रेडिङलाई नुन र चिनी सुपथ मूल्यमा उपलब्ध गराउने सुदूरपश्चिमका विकासका सवालमा विकास आयोगद्वारा छलफल तीव्र मंगलबार बकर ईदको सार्वजनिक विदा दिने निर्णय लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला ओहो नमस्कार बोजू ओहो नमस्कार स्वयंसेविका नानी केही काम कि आइथ्या कि ए अरू त केही काम नै हो रे बोजू यो बाल भिटा दिउ कि भडी आया हुँ यो बाल भिटा भडाया के हो नानी बाल भिटा पन्ध्र किसिमका भिटामिन रे आइरन लगायतका खनिज तत्वको मिश्रण हो यो नाना अनि धुलो जसो पाइन्छ त्यो यसै हो यो बच्चाको खानाइनु मिसैबाट खुवाउनु बाल भिटा छ महिना पुरा भएपछि दुई वर्षसम्मका बच्चालाई खुवाउनु छ ए खुबै निकै कुरा अड्या त त्यहीका फाइदा के हुनान् भए बच्चाको शारीरिक र मानसिक विकास हुन्छ बच्चाको खाना खाने मन बढाउँछ बच्चाको रगतको कम हुने रे अरू सूक्ष्म पोषक तत्वको कम हुने बटाइलै जोगाउँछ बाल बुटा खुवाए पछा बच्चा चलाख दडो रे फुर्ती फार्ती भएका हुनन् बाल बिटा खुवाएका बच्चा नखुवाएका बच्चाका तुलनामी थोकाइ रोग लाग्छ यहीलाई पै कसरी खुवाउनु बनाउँछ बच्चाले खाने चार समूहका खानेकुरा मिसेबर बनाएको बाकलो जाउलो निकेर मिसिएको खानु लिटो जस्ता नरम खानेकुराहरू मिसेबर खुवाउनु पढाउँछ एक बर खानेकुरा खुवाउँज्या एक पाकेट बालभिटा पुरै मिसाइबाट खुवाउनु पढाउँछ हो भाउजू एक कुरा निकै बुझ बालभिटा खाना मिसाए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 पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौँ उपस्थित अस्पतालमा अनावश्यक कर्मचारी भर्ना गरेको विषय बाहिरियो अस्पताल प्रशासनलाई समेत जानकारी नदिए कर्मचारी भर्ना गरिएको खुलासा बाजरामा गर्भतनको औषधिका कारण एक महिलाको ज्यान जोखिममा औषधि पसलबाट खुल्यामा अवैध औषधि बिक्री हुँदै पञ्चेश्वर बहुदेशीय आयोजना कार्यान्वयन तहमा लैजान पहल गरिने परराष्ट्र मन्त्री महतको भनाई प्रधानमन्त्री दाहालको भ्रमणमा कुरा अगाडि बढ़ाइने लगायतका समाचार अब बाँकी प्रसंग डडेलधुरा प्रहरले डडेलधुरामा धमाधम गाजाका बोटहरू नष्ट गर्न थालेको छ यो महिनामा यसअघि सत्र रोपनी भन्दा बढ़ी जमिनमा लगाइएको गाजाका बोटहरू नष्ट गरेको डडेलधुरा प्रहरले आज फेरि छ रोपनी भन्दा बढ़ी जग्गामा लगाइएको गाजाका बोटहरू नष्ट गरेको छ जिल्लाको मरगढ़ी नगरपालिका छ भालुमारे भन्ने ठाउँमा रघुवीर बोहरा टिपुर बोहरा गोविन्द बोहरा पशुपति बोहरा र नरेश बोहरा लगायतका परिवारहरूले अन्दाजी छ रोपनी भन्दा बढ़ी जमिनमा लगाएको गाँजाका बोटहरू अनारखोली प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रसिंह धामीको नेतृत्वमा गएको प्रहरी टोलीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ यस्तै जिल्ला प्रहरी कार्यालय डडेलधुराले एकजनालाई चरेसहित पक्राउ गरेको छ जिल्लाकै अमरगढ़ी नगरपालिका पाँचका सत्र वर्षीय किशोर राजेश नेपालीको साथबाट प्रहरले छ सय मिलिग्राम लागु औषध सहित पक्राउ गरेको हो शंकास्पद अवस्थामा चेक जाँचका क्रममा उनलाई प्रहरले सदरमुकामबाटै पक्राउ गरेको हो उनलाई प्रहरले लागु औषध ऐन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट तीन दिन म्याथ थप गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले रेडियो युनिटीलाई जानकारी दिएको छ यसैबीच बागबजार क्षेत्रमा रहेको न्यू सिद्धबाडा सुनचादी पसलमा चोरी गर्ने एकजना पनि प्रहरले पक्राउ गरेको छ जिल्लाको असी ग्राम गाविस सात बस्ने पैंतिस वर्षीय बलिराज भट्टलाई छ ग्राममा सात सय मिलिग्रामको दुईवटा सुनको औठी चोरेको आरोपमा पक्राउ गरेको हो उनी विरूद्ध चोरी अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय डडेलधुवाले अनुसन्धान गरिरहेको छ सुदूरपश्चिमका तीनवटा ठाउँमा सुपथ मूल्यका पसल संचालनमा आउने भएका छन् मुख्य चाड पर्वहरूको समयमा सुपथ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले विभिन्न स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्दै आइरहेको छ दशै तिहारलाई लक्षित गर्दै असोज एक गतेदेखि देशका विभिन्न स्थानमा संचालनमा आउने सुपथ मूल्यका पसलहरू सुदूरपश्चिमका तीन ठाउँमा मात्र सञ्चालनमा आउनेछन् साल्ट ट्रेडिङ कर्पोरेशन धनगढ़ीका सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेका अनुसार यस वर्ष विकास विकास क्षेत्रको पहाड़ी जिल्ला डडेलधुराको तुफान डाँडा डोटीको दिपाल र बैतडीको गोठाला पानीमा सुपथ मूल्यका पसल संचालनमा आउनेछन् उहाँका अनुसार केन्द्रबाट आजबाट धनगढ़ी कार्यालयमा ती स्थानहरूमा पसल संचालनमा आउने पत्र प्राप्त भएको छ उक्त पत्र अनुसार सुदूरपश्चिमका पहाड़ी क्षेत्रको बजारमा प्रति केजी नब्बे रूपियाँ पर्ने चिनी सुपथ मूल्यका पसलमा उनासी रूपियाँमा पाइनेछ भने प्रति किलो बीस रूपियाँ मूल्य रहेको नुन सोह्र रूपियाँमा पाइनेछ एकजना उपभोक्तालाई चिनी छ किलो मात्रै लिन पाउने र नुन तीन किलो मात्रै लिन पाउने उनले रेडियो युनिटलाई जानकारी दिएका छन् साल्ट ट्रेडिङका डिपोहरूमा नै ती सञ्चालनमा आउनेछन् सुदूरपश्चिम विकास आयोगले सुदूरपश्चिमाञ्चल अर्थात सात नम्बर प्रदेशको विकासका सवालमा छलफल फेरि तीव्र पारेको छ केही दिन अघि मात्रै वर्तमान सरकारमा यस क्षेत्रबाट मन्त्री बनेका तीनजनासँग भेटघाट गरेको विकास आयोगले आज मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ भेटका क्रममा विकास आयोगका अध्यक्ष विजय कुवर र उपसचिव जनकराज जोशीले आयोगले गरेका काम र सम्भावनाका विषयको प्रतिवेदन बुझाउँदै प्रतिक्रियाका लागि आग्रह गरेको थियो भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री दाहालले समयको अभाव रहेको भन्दै बुझेको प्रतिवेदन हेरिसकेपछि छलफल गर्ने बताउनु भएको सुदूरपश्चिम विकास आयोग उपसचिव जनकराज जोशीले जानकारी दिएका छन् सुदूरपश्चिममा पर्याप्त स्रोत साधन भए पनि विज्ञताको कमीका कारण विकासको सम्भावना अगाडि बढ्न नसकेको र वार्षिक कामको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको उनले जानकारी दिएका छन् यस्तै केही दिन अघि मात्रै आयोगको टोलीले सुदूरपश्चिमबाट मन्त्री बन्न भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक कृषि विकास मन्त्री गौरी चौधरी र जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीलाई भेटेर यस क्षेत्रको विकासको सवालमा कुराकानी गरेको थियो उनीहरूले सुदूरपश्चिम विकास आयोगलाई अधिकार सम्पन्न बनाउन आफूहरू लागि पर्ने प्रतिबद्धता जनाएको आयोगका उपसचिव जोशीले रेडियो युनिटीलाई जानकारी दिएका छन् केही महिना पहिले मात्रै सुदूरपश्चिमका सबै जिल्लाबाट मध्यकालीन र दीर्घकालीन विकास योजनाहरूमाथि राय सुझाव संकलन गरेको विकास आयोगले तिनै विकासका सम्भावनामाथि सरकारको ध्यान खिच्ने प्रयास गर्नुका साथै विकास आयोगलाई राष्ट्रिय योजना आयोग जस्तै प्रदेश नम्बर सातको अधिकार सम्पन्न आयोग बनाउने प्रयासमा लागि परेको छ सरहरूलाई नागरिक मैत्री बनाई अपराध दुर्घटना र सामाजिक विकृति विसंगतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले नेपाल प्रहरीले थालेको प्रहरी मेरो साथी अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले केही समय अघिसम्म मुस्कान सहितको प्रहरी जिब्रोको गरिमा मिठो बोलीमा जस्ता अभियान समाजमा सञ्चालन गरिसकेको प्रहरीले आर्थिक वर्ष दुई हजार बहत्तर नीति तथा कार्यक्रममा नै प्रहरी मेरो साथी अभियान समाज समावेश गरी देशभर संचालनमा ल्याएको थियो हाल देशका पचहत्तरवटै जिल्लामा संचालनमा रहेको उक्त अभियानले कञ्चनपुरका ग्रामीण बस्तीमा पनि प्रभाव देखाइसकेको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले त्यहाँका विभिन्न सामाजिक संघ संगठन लगायतका सरकारवाला निकायसँग समन्वय गरी अभियानलाई जिल्लाको सबै क्षेत्र र बस्तीमा पुर्याउन दिनहु सक्रिय हुँदै गइरहेको छ देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट पटललाई नागरिक मैत्री बनाई अपराध दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभियान जिल्लाका सबै क्षेत्रमा थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले बताएका छन् अत्तरी नगरपालिकाको आवधिक पूर्व योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ नेपाल सरकार शहर विकास मन्त्रालय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजना तथा रिप्स इन्जिनियरिङ कन्सल्ट तथा नेपाल डेभलपमेन्ट कन्सल्टेन्सीको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो उक्त कार्यक्रममा नगरपालिकाको आगामी पाँच वर्षका लागि योजना निर्माणका लागि विभिन्न समिति तथा उपसमितिहरू गठन गरिएका छन् आवधिक योजनाले नगर क्षेत्रमा देखिएका विकासका समस्या सवालहरू अवसर र सम्भावनाहरूको आधारमा नगरपालिकालाई निर्देशित गर्न वस्तुगत तथ्यगत रूपमा हाल विद्यमान अवस्थामा आधारित भई दिगो विकास गर्न विद्यमान समस्या समाधान गर्न र स्थानीय तहमा उपलब्ध अवसरको उपयोग गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ दार्चुलाको ठूलो दोस्रो ठूलो व्यापारिक बजार गोकलेश्वर भदौ अठाइस गते खुला दिशामुक्त घोषणा हुने भएको छ जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकले खुला दिशामुक्त घोषणा गर्ने निर्णय गरेको हो जिल्ला विकास समिति दार्चुलाका योजना अधिकृत युवराज जोशीको अध्यक्षतामा बसेको बैठकले गाउँ सरसफाई तथा स्वच्छता समन्वय समितिले खुला दिशामुक्त घोषणा गर्न माग गरेको भन्दै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 तपाईँ र प्रविधि सहयोगी सुरेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियोनिटी डट कम डट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हस्त समाचार बुलेटिनबाट हामी दुवै विदा हुन्छौं नमस्कार